अहिले स्थानीय तहको निर्वाचनको जुन माहौल बनिरहेको छ यसलाई नेकपा एमालेको तर्फबाट कसरी हेरिरहनु भएको छ कसरी लिनुभएको छ यो धन्यवाद सरलाई नारायण सरलाई यो विशेष गरेर अहिले स्थानीय निकायको तहको निर्वाचन जुन अठार उन्नाइस बिस वर्षपछि हुँदैछ यो हरेक पाँच पाँच वर्षमा गुज्रेर जानुपर्ने कुराहरू यति लामो समयसम्म जुन थिग्रिएको छ र यो तहको चुनाव आफैमा एउटा ज्यादै महत्त्वपूर्ण विषय हो एकातिर संविधान कार्यान्वयनको हिसाबले यो महत्त्वपूर्ण छ भने अर्कोतिर स्थानीय तहमा आफ्ना जनप्रतिनिधिहरू मार्फत आफ्नो क्षेत्रको आफ्नो ठाउँको र आफ्नो समेत विकासलाई अगाडि लैजाने यो जुन स सु अवसरको रूपमा अगाडि आएको छ यी कारणले गर्दाखेरि यो स्थानीय तहको निर्वाचन ज्यादै महत्त्वपूर्ण छ यो स्थानीय तहको जुन निर्वाचन यो स्थानीय क्षेत्रको एउटा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ त्यस कारणले यो निर्वाचन चाहिँ विशेष गरी यो क्षेत्रको विकास कोद्वारा हुनसक्छ भनेर एउटा उम्मेदवारलाई हेरेर हाल्नुपर्ने अवस्था हो कि राजनीतिक रूपमा मात्रै जाने जुन संसदीय निर्वाचनको रूपले जनताले कसरी यसलाई मूल्याङ्कन गर्नु पर्ला भन्ने यहाँको धारणा छ अब मलाई हेर्दाखेरि यो लोकतन्त्र प्रजातन्त्र गणतन्त्रको जुन मर्म हो एउटा व्यक्तिले मात्रै केही गर्न सक्दैन त्यो व्यक्ति जतिसुकै ठुलो विशाल हरेक हिसाबले जेसुकै होस् त्यसको लागि सङ्गठनै चाहिन्छ त्यस कारणले गर्दाखेरि सङ्गठन बिना एउटा व्यक्तिले केही गर्ने त्यस्तो अवस्था रहँदैन त्यस कारणले गर्दाखेरि अहिलेको यो जुन स्थानीय तहको निर्वाचन छ र त्यो तहको निर्वाचनमा जनताले योग्य पार्टी राम्रो पार्टी र त्यो भित्रको राम्रो व्यक्ति व्यक्ति पनि आफैमा महत्त्वपूर्ण छ तर त्यो सङ्गठन बिना पार्टी बिना त्यो व्यक्तिले आफूले केही गर्न नसक्ने भएको हुनाले पार्टी पनि सशक्त असल र व्यक्ति पनि त्यत्तिकै सशक्त र असल भयो भने मात्रै यो निर्वाचनको उद्देश्य पुरा हुनसक्छ जनताहरूको आशा अपेक्षाहरू पुरा हुनसक्छ भन्ने मलाई लाग्छ यही तपाईँले जोडेको सन्दर्भमा एमालेलाई चाहिँ तपाईँले कसरी चिनाउनुहुन्छ म नेकपा एमालेलाई यो मुलुकको गत निर्वाचनको हिसाबको पोजिसनले दोस्रो नम्बरको पार्टी भए पनि मुद्दाहरूको हिसाबले यो नेकपा एमाले पहिलो पार्टी हो र नेकपा एमालेको मुद्दाकै वरिपरि नेकपा एमाले उठाएका विचारहरू सिद्धान्तहरूकै वरिपरि अहिले मुलुक चलिरहेको कुरा सबैलाई जगजाहेर भएको विषय हो त्यस कारणले गर्दाखेरि पोजिसनमा पनि नेकपा एमालेलाई पहिलो नम्बरमा लान जरुरी छ दोस्रो कुरा जतिखेर नेकपा एमाले सत्ताको बागडोर सम्हाल्न पुग्छ त्यो समयमै मात्रै जनताले आफ्नो सत्ता भएको महसुस गरेका छन् चाहे यहाँ ज्येष्ठ नागरिकहरूको कुरा गर्नुहोस् चाहे एकल महिलाहरूको कुरा गर्नुहोस् चाहे स्थानीय तहहरूमा जाने विकास बजेटका कुराहरू गर्नुहोस् चाहे राष्ट्रियताका सन्दर्भमा राष्ट्रिय अडानका कुराहरू गर्नुहोस् चाहे छिमेकीहरूसँग सबैतिरका छिमेकीहरूसँग असल सम्बन्ध राख्ने कसैको सामने पनि एकलौटी भएर नझुक्ने प्रकारको राष्ट्रिय अडानको कुराहरू राख्नुहोस् यो सबै हिसाबले गर्दाखेरि नेकपा एमाले मात्रै अहिलेको सन्दर्भमा जनताले रोज्नुपर्ने जनताले विजय गराउनुपर्ने नेकपा एमाले र यसका उम्मेदवारहरू हुन् भन्ने कुराको चाहिँ म अनुरोध गर्न चाहन्छु एकदमै महत्त्वपूर्ण कुरा जोड्नुभयो सरले यही परिवेशलाई यसरी नै माडीका जनताहरूले कत्तिको बुझिरहेको पाउनु भएको छ अहिले अब जनताहरूले बुझ्नुहुन्छ हामी राजनीतिक कर्मीहरूले राजनीतिक दलहरूले जनतालाई एक हिसाबले सर्वश्रेष्ठ मान्छौँ कसैको भाषामा जनता भगवान् हुन् भन्ने पनि मान्छौँ हामी त्यस कारणले गर्दाखेरि जनता नै सर्वश्रेष्ठ हुन् र जनताले बुझ्न जरुरी छ होला हामी भर्खरै नबुझियो होला हिजो बुझिएन होला तर आजसम्म आइसक्दाखेरि एक्काइसौँ शताब्दीका जनताले बुझ्न जरुरी छ र अझ माडीवासी जनताहरू जो हिजोको निरङ्कुशताको विरुद्धमा लड्ने सन्दर्भमा हरेक हिसाबका अप्ठ्याराहरूसँग लड्ने जुन्ने र आफ्नो स्थानलाई मजबुत बनाउने आफ्नो ठाउँलाई राम्रो बनाउने काममा सचेतनापूर्वक यहाँका जनता लाग्नेछन् लाग्छन् र यो अहिले त्यसको ज्वलन्त उदाहरण आउने स्थानीय तहको निर्वाचन जुन यो वैशाख एकतिस गते चौहत्तर वैशाख एकतिस गते हुँदैछ यसको नतिजाले माडीका जनता कति सचेत छन् भन्ने कुराको एउटा नमुना देखाउँछ भन्ने मैले चाहिँ अपेक्षा गरेको छु र म यही हिसाबले आम माडीवासी सम्पूर्ण जनसमुदायहरूलाई अपिल पनि गर्न चाहन्छु अनुरोध गर्न पनि चाहन्छु कि तपाईँहरूलाई साँच्चै जनतालाई सर्वोपरि कसले ठानेको छ अथवा जनतालाई यी केही होइनन् भन्ने कुरा कसले ठानेको छ जनतालाई हेप्ने कसले हेप्छ र जनतालाई उच्च सबभन्दा माथि राखेर कसले काम गर्छ भन्ने राजनीतिक दल त्यसको उम्मेदवारहरूलाई छानेर समग्र माडीको विकासमा सहयोग पुर्याउनु हुनेछ भन्ने कुराको मैले आशा गरेको छु अनुरोध गर्न चाहन्छु पक्कै पनि दीर्घ विकासलाई हेरेर जनताले पनि निर्णय गर्नुपर्ने घडीमा यो स्थानीय तहको निर्वाचनले जनतालाई ल्याइ पुर्याएको छ यसको अत्यन्त सही मूल्याङ्कन गर्दै दीर्घ रूपमा माडीको विकासमा ठोस सहयोग पुर्याउने राजनीतिक पार्टी र उम्मेदवार रोज्नु पक्कै पनि आवश्यक कुरा हो यो हुँदाहुँदै पनि केही छेडिक कुराहरूमा लाग्न सक्ने पनि देखिन्छ यो चुनावको सन्दर्भमा यहाँले त्यस्ता के खतराहरू पनि देख्नुभएको छ अब यो ज्यादै महत्त्वपूर्ण विषय उठाउनु भएको छ नारायण सरले कि जनतालाई केही होइनन् भन्ने ठान्ने जनताले केही बुझ्दैनन् भन्ने ठान्ने जनतालाई भेडा बाख्रा जस्ता ठान्नेहरूले जनतालाई सानोभन्दा सानो कुरामा लोभलालचामा पार्न सकिन्छ क्षणिक स्वार्थमा जनतालाई गोलबन्द गर्न सकिन्छ र आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भन्ने गरी केही दलहरू केही दलका नाममा र व्यक्तिवादी सोच भएका मान्छेहरू चाहिँ हाम्रो समाजमा यत्रतत्र हिँडिरहेको हामीले त्यस्ता प्रकारका व्यवहारहरू देखिरहेका छौँ र हामीले आम जनतालाई अपिल गरिरहेका छौँ यो एकछिनको भुलभुलाइयामा एकछिनको लोभ लालचामा एकछिनको स्वार्थमा र एकछिनको विकासे नाराका पछाडि जनता लाग्न हुँदैन त्यसो हुँदाखेरि आफ्नो खुट्टामा आफैले बन्चारो हान्ने परिस्थिति जनताहरूले बुझ्नुपर्छ त्यो परिस्थिति आउन दिनु हुँदैन भनेर हामीले अनुरोध गरिरहेका छौँ अपिल गरिरहेका छौँ हामीले जनताहरूलाई सचेत गराइरहेका छौँ र त्यस प्रकारका राजनीतिक दलहरू त्यस प्रकारका जनतालाई सर्वोपरि ठान्ने राजनीतिक दलहरूसँग पनि एक प्रकारले सहकार्य गरेर मिलेर हामी अगाडि बढ्ने छलफलहरू गर्ने यो प्रकारको कुराहरू पनि हामी सोचिरहेका छौँ र यहाँले उठाएको जस्तै जनतालाई फेरि पनि भेडा बाख्रा जस्ता ठानेर किनबेच गर्न सकिन्छ सानोतिनो झिना मसिना कुराहरूमा अल्झाउन सकिन्छ र यो सबै मैले भए गर्न सक्छु अरूले गर्न सक्दैन यो सबै मैले गरेको भन्ने व्यक्तिवादी सोचका साथमा जुन अगाडि आएको छ यसको हामी डटेर मुकाबिला गर्छौँ यसको भण्डाफोर गर्छौँ र जनताले नै यो कुराको भण्डाफ्रो गर्नुहुनेछ सचेत हुने हुनुहुनेछ भन्ने कुराको चाहिँ मैले विश्वास लिएको छु र यही अभियानमा पनि नेकपा एमाले चाहिँ अगाडि बढेको कुरा म तपाईँ समक्ष अनुरोध गर्न चाहन्छु यही सन्दर्भमा सरी सर <clears throat> माडीको जुन अहिले राजनीतिक चुनावी माहौललाई एमाले अहिले कसरी अगाडि बढाइराखेको छ अहिले हामी यो चुनावलाई प्रभावकारी हिसाबले अगाडि बढाउनको लागि हामी भेलाहरू बैठकहरू जस्ता कामहरू गरिरहेका छौँ यस अन्तर्गत हामीले निर्वाचन परिचालन कमिटी गठन गरिसकेका छौँ प्रचार प्रसार समिति गठन गरेका छौँ आर्थिक समिति गठन गरेका छौँ युवाहरूको भेलाबाट चाहिँ युवा परिचालन कमिटीहरू बनाएका छौँ बुथ स्तरमा बुथ कमिटीहरू गठन गरेका छौँ महिलाहरूको भेलाहरू गरेका छौँ सम्पूर्ण जनवर्गीय सङ्गठनहरूको भेलाहरू गरेका छौँ र त्यो भेलाहरूबाट सबै तर तबकाबाट निर्वाचन परिचालन कमिटी प्रचार प्रसार कमिटीहरू हामी गठन गरिरहेका छौँ र त्यसपछि उम्मेदवारहरूमा इच्छुक साथीहरू को नामावलीहरू हामी सङ्कलन गरिराखेका छौँ र त्यो नामावलीहरूमध्येबाट पार्टी केन्द्रले तोकेको मापदण्डको आधारमा जनताको चाहनाका आधारमा एक आपसमा बसेर छलफल गरेर अन्तिम टुङ्गो पुर्याएर सर्वसम्मत हिसाबले चाहिँ पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ कुन उम्मेदवारले चाहिँ नेतृत्व गर्दाखेरि सिङ्गो नेकपा एमालेको विजय हुनसक्छ माडीको चाहिँ विकासमा नेकपा एमाले चाहिँ जिम्मेवारी लिन सक्छ भन्ने गरी हामी छलफलहरू अगाडि बढाइरहेका छौँ र अहिलेको हाम्रो गतिविधिहरू यही हुन् अब यस हिसाबले गर्दाखेरि हामी एक हजार एक सदस्यीय चुनाव प्रचार प्रसार समिति कमरे रामप्रसाद नेउपाने जो जिल्ला कमिटीको सदस्य हुनुहुन्छ उहाँको संयोजक संयोजकत्वमा गठन भएको छ प्रदेश कमिटीका सदस्य कमल लीलाधर आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी हामीले गठन गरेका छौँ कमरे रामप्रसाद सरी कमरे रामेश्वर महतोको संयोजकत्वमा युवा परिचालन कमिटी गठन गरेका छौँ हामी त्यस्तै बालकृष्ण सापकोटा कमरेको अध्यक्षतामा हामीले आर्थिक परिचालन कमिटी गठन गरेका छौँ र त्यस त्यसपछि प्रत्येक टोल टोलहरूमा हामीले निर्वाचन परिचालन कमिटीहरू गठन गरेका छौँ र नौवटा वडाहरूमा वडा सम्पर्क कार्यालयहरू नगर स्तरीय नगर सम्पर्क कार्यालयहरू टोलमा टोल सम्पर्क कार्यालयहरू गठन गरेर उद्घाटन गरेर त्यहाँबाट हाम्रो कार्यक्रमहरू चाहिँ अगाडि बढिरहेको छ र निर्वाचनका लागि आवश्यक सामग्रीहरूको पनि हामी तयारी गरिरहेका छौँ जुन मेयर र उपमेयरमध्ये एकजना महिला राख्नुपर्ने भन्ने जुन प्रावधान आएको छ यस अन्तर्गत तपाईँहरू मेयर र उपमेयर त्यसरी पनि सल्लाह गरिसक्नु भएको छ कुनमा महिला र कुनमा पुरुष भएर जाने भन्ने खालको एक खालको यहाँको हाम्रो स्थानीय सहमतिको विषय हामी त्यहाँसम्म पुगिसकेका छैनौँ मेयरका लागि र उपमेयरका लागि पनि दुवैतर्फ मेयरमा नि महिला त्यत्तिकै सशक्त हुनुहुन्छ उपमेयरमा पनि महिला सशक्त हुन्छ मेयरमा पुरुष पनि उपमेयरमा पुरुष पनि सशक्त हुनुभएको कारणले हामी अहिले छलफलको चरणमा छौँ र अब महिला र पुरुष जो पनि हुन सक्ने प्रकारको उम्मेद्वारहरू नेकपा एमालेसँग छ अहिले अनि जुन स्थानीय तहबाट यहाँ यही क्षेत्रबाट सबैले चाहेको एउटा उम्मेदवारलाई सबैले सिफारिस गरिरहँदा माथिल्लो तहबाट पार्टीको माथिल्लो तहबाट कुनै पूर्वाग्रह नरही त्यही साथीलाई त्यही उम्मेदवारलाई नै चान्स दिने टिकट दिने सम्भावना कतिको बलियो देख्नुहुन्छ कि त्यो हुनसक्ने सम्भावना पनि देख्नुहुन्छ कस्तो नेकपा एमाले जनताको भावना अनुसार चल्ने पार्टी त स्वयंमा हुँदै हो त्यसमा पनि आफ्नो मातहतका कमिटीहरूले सिफारिस गरेको उम्मेदवारहरूलाई पन्छ्याएर विभिन्न बाहनामा अर्को उम्मेदवार आउँछ भन्ने कुराको हामी कल्पना पनि गर्न सक्दैनौँ नेकपा एमालेको तहबाट त्यस्तो हुँदैन र म विश्वासका साथमा यो कुरा अभिव्यक्त गर्न चाहन्छु भन्न चाहन्छु विश्वास जाहेर गर्न चाहन्छु कि तल्लो निकायबाट जुन प्रकारको उम्मेदवारहरूलाई सिफारिस भएर जान्छ कुनै भेदभाव बेगर माथिबाट त्यो उम्मेदवारहरूको बारेमा बुझेर निर्णय भएर आउँछ भन्ने कुराको चाहिँ म अनुरोध गर्न चाहन्छु र पार्टीले आफ्नो हिसाबले पनि जनताको बढ्ता मत खान सक्ने जनताको मन जित्न सक्ने नेकपा एमाले हुँदाहुँदै पनि त्यसको नेतृत्व पनि त्यही प्रकारको आवश्यकता पर्ने भएको हुनाले पार्टीले आफ्नै मेसिनरी सञ्चालन गरेर आफ्नै तौर तरिका अप्नाएर पनि कुन चाहिँ उम्मेदवारबाट अहिलेको विजय हासिल गर्न सहज हुन्छ भन्ने कुराको चाहिँ निर्णय गरेर मूल्याङ्कन गरेर चाहिँ उम्मेदवारहरूको फाइनल भएर आउँछ भन्ने कुरामा म विश्वस्त छु र म विश्वास दिलाउन पनि चाहन्छु हजुर हामी यो अहिले जुन राजनीतिक जुन चुनावको पूर्व सन्ध्यामै भएको कारणले विशेष गरी यही विषयमा जोडिएर नै यो कुराकानी गरिरहेका छौँ त्यसैले र यो चुनावकै सन्दर्भमा म अब केही अन्तिम अन्तिमका केही एक दुई प्रश्नहरू सरसँग गर्न चाहेँ नेकपा एमालेलाई नै भोट दिएर जिताउनु पर्ने जुन माडीको एउटा आवश्यकताको रूपबाट कुन कुन कारणले देख्नुहुन्छ यहाँले पहिलो कारण त म नेकपा एमालेलाई नै भोट दिनुको लागि किन जोरदार अनुरोध गर्न चाहन्छु भने नेकपा एमाले अहिले यो स्थानीय तहको निर्वाचन हुँदै जुन केन्द्रको प्रदेशको निर्वाचनसँग पुग्नको समय आउँदैछ आम नेपाली जनताले एकचोटि नेकपा एमालेको बहुमतको सरकार हेर्ने अपेक्षा गरेका छन् र त्यो अपेक्षा र आशालाई पुरा गर्नका लागि पनि नेकपा एमालेलाई यो माडी नगरपालिकामा विजय गराउन जरुरी छ पहिलो कुरा दोस्रो कुरा नेकपा एमालेको नेतृत्वबाट मात्र अझ सजिलो हिसाबले यो माडीका समस्याहरू पहिचान गर्ने र त्यो समस्याहरूलाई समाधान गर्ने सन्दर्भमा एउटा समृद्ध माडी बनाउने सन्दर्भमा नेकपा एमालेको नेतृत्वबाट धेरै सहज र सजिलो हुन्छ भन्ने कुराको लागि पनि म नेकपा एमालेलाई मतदान गर्नका लागि जिताउनका लागि आवश्यक छ भन्ने ठान्छु त्यसपछि यहाँको दलीय सहमतिका लागि आम जनताको मन जितेर काम गर्नका लागि पनि नेकपा एमालेको नै विजय आवश्यक छ भन्ने कुराको म आवश्यक ठान्छु र त्यसपछि अर्को यस माडी नगरपालिकाभित्र नेकपा एमालेको एउटा वर्चस्व हामी गएको पछिल्लो चौन्नको निर्वाचनलाई हेऱ्यौँ भने हामी साबिकको ऐद्यपुरी गाविस कल्याणपुर गाविस र बहुवडा गाविस समेत तिनवटा गाविसको निर्वाचनमा नेकपा एमाले विजय हासिल गरेको थियो भने साबिक गर्दीमा पनि शानदार मत चाहिँ ल्याएको थियो त्यस कारणले गर्दाखेरि यहाँ नेकपा एमालेको बाक्लो उपस्थिति बहुमती उपस्थिति जुन छ त्यो उपस्थितिको फेरि पनि एकचोटि प्रमाणित गर्न र त्यो बहुमत जनताको भावनालाई कदर गर्न गर्दै माडीको समग्र विकासमा यो माडी नगरपालिकालाई जुन भर्खरै मात्रै स्थापना भएको छ यसका गर्नुपर्ने कामहरू धेरै छन् यो भर्खर बामे सर्ने तर्खरमा भएको हुनाले यो नगरपालिकाको समग्र विकासका लागि नेकपा एमालेको नेतृत्व जरुरी छ त्यस कारणले नेकपा एमालेलाई विजयी गराउनुपर्छ भन्ने कुराको चाहिँ मैले अनुरोध गर्न चाहन्छु नेकपा एमाले यो नगरपालिका माडी नगरपालिकाको नेतृत्व गर्छ भन्नेमा यहाँ अहिलेसम्म आइपुग्दा कतिको विश्वस्त बन्नुभएको छ अब यो त अब शङ्काको कुनै त्यस्तो गुन्जासै छैन भन्ने मलाई लाग्छ नेकपा एमाले नै यो माडी नगरपालिकाको नेतृत्व गर्छ गर्न सक्षम छ भन्ने कुराको चाहिँ पुरा विश्वास लाग्छ मलाई र माडीमा मात्रै होइन मैले त अझ अनुरोध गर्दाखेरि अबको जहाँ हरेक ठाउँको निर्वाचनमा नेकपा एमाले नेतृत्व गर्छ र जनताको आशा अपेक्षा यो माडी नगरपालिकाको मात्रै सन्दर्भ होइन अब नेपालमा हुने जुनसुकै तहको निर्वाचनमा पनि नेकपा एमालेको नेतृत्व जनताले खोजिरहेको कारणले गर्दाखेरि यो माडी मात्रै त्यसरी अछुतो रहन सक्दैन र यस कारणले गर्दाखेरि माडीको नेतृत्व पनि आउने नेतृत्व नेकपा एमाले र यसको उम्मेदवारहरूले सूर्य ध्वजाबाग उम्मेदवारहरूले नै लिनुहुनेछ भन्ने कुराको म पूर्णतया विश्वस्त छु त्यसपछि माडीको सन्दर्भमा अहिले जो माडी नगरपालिका भर्खरै सुरु भएको छ भनेर मैले विषय राखेँ यहाँ तमाम समस्याहरू छन् यहाँको समस्याहरूमा जस्तै नदी कटानको समस्याहरू छ रिउ खोला लगायतका यहाँका सारा खहरी खोलाहरूको नदी कटानको समस्या छ यसको व्यवस्थापन सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको समस्या छ विशेष गरेर यो दक्षिणी बेल्टमा अलि बढी छ यसको सुक्खाग्रस्त क्षेत्र खानेपानीको समस्या छ त्यस्तै बस्ती स्थानान्तरण गर्ने वा त्यो बस्तीलाई चाहिँ संरक्षित गर्ने विशेष गरेर मैले यो विषय यो सिमरा त्यसपछि इमिलिया पौवारी त्यसपछि यो विशेष गरेर रिउ खोलाको कटानमा बाट चाहिँ प्रभावित जुन बस्तीहरू छन् हरिनगर देवानगर गौरीनगर <clears throat> यतापट्टि ध्रुव पाण्डवनगर लगायतका बगै बनकट्टाका जुन रिउ खोलाले कटान गरेको क्षेत्र छ त्यसको संरक्षण गर्ने सिमेरा इमेलिया जस्ता ठाउँहरूको चाहिँ बस्ती स्थानान्तरण गर्ने यहाँको त्यसपछि अर्को समस्याको रूपमा हेर्दाखेरि सुकुम्बासी समस्या छ जुन बाँदर झोला कुसुम खोला भालु खोला यता रामराजीपुर ढुकुरबारी छरसरे लगायत यहाँ अलि बढी सुकुम्बासी प्रभावित क्षेत्र र त्यसपछि माडीभरि छरिएर रहेका सुकुम्बासीहरू जो हुनुहुन्छ उहाँहरूको व्यवस्थापनको कुरा छ त्यसपछि शिक्षाको सन्दर्भमा यहाँ प्राविधिक शिक्षालय छैन बन्न सकिरहेको छैन त्यसपछि मास्टर तहको पढाइ सञ्चालन गर्न सकिएको छैन यहाँ भएका विद्यालयहरू माविदेखि प्राविसम्मका विद्यालयहरूमा पर्याप्त शिक्षक दरबन्दीहरू छैनन् त्यसपछि त्यहाँको शैक्षिक गुणस्तरको कुराहरू छ यी लगायतका कुराहरू विद्युतीकरणको कुरा जहाँसुकै विद्युतीकरण भइरहेको छैन हाइवे र त्यसको केही वरिपरिको ठाउँमा मात्रै विद्युतीकरण भएको छ खानेपानीको समस्याहरू छन् लगायतका समस्याहरू छन् भने त्यसपछि वन्यजन्तुको समस्या चितौँ राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरूबाट आएर जङ्गली जनावरले मानव माथि त्यसपछि घरपालुवा जनावरहरूमाथि बाली नालीमाथि पुर्याउने क्षति त्यसको क्षतिपूर्तिको समस्या छ र अझ विशेष गरेर हामीले प्रत्यक्ष रूपमा दुःखका साथमा अनुभूत गरेको राष्ट्रिय निकुञ्ज बाट भरतपुर आउने जाने गर्दाखेरि जुन प्रकारको हामीले समस्या झेलिरहेका छौँ यी समस्याहरू यी लगायतका यावत समस्याहरू मैले यो छोटो समयमा मैले व्यक्त गर्न नसकेका योभन्दा धेरै समस्याहरू छन् यी समस्याहरू समाधानका खातिर पनि यो समस्याको पहिचान र समाधानका खातिर पनि नेकपा एमालेको नेतृत्व जरुरी छ म जनताहरूको बिचमा यो कुराहरू अनुरोध गर्न चाहन्छु यो कुराहरूलाई यो समस्याहरूको समाधान माडीभित्रका पर्यटनका समस्याहरूदेखि लिएर यता कहिले कहिले निस्कने सीमाको कुराहरू पनि छ हाम्रो सोमेश्वरमा निस्कने सीमा को समस्याहरू छ यहाँ प्रशस्त मात्रामा भएका के भन्छ यो पर्यटनको पर्यटनको सम्भावनाहरू जुन छ त्यसमा पनि समस्याहरू छ हामीले विकास गर्न सकेका छैनौँ यहाँ भएका उत्पादनहरू लाई बजारसम्म लैजाने समस्या यहाँ बजारको सिर्जना गर्ने समस्या यावत समस्याहरू यहाँको प्राकृतिक स्रोत साधनहरूको उपयोग प्रयोग र संरक्षणको जुन प्रकारको समस्याहरूको बिचमा हामी रुमलिएका छौँ समस्यै समस्याका बिचबाट हामी अगाडि बढिरहेका छौँ यो समस्या पहिचान र त्यसपछि यसो समाधान नेकपा एमालेको नेतृत्वबाट मात्रै सम्भव छ भन्ने कुरा मैले आम माडीवासीहरूको समक्ष अनुरोध गर्न चाहन्छु यही हिसाबले म अपिल पनि गर्न चाहन्छु र यो अवसर नेकपा एमालेको जिम्मेवारीमा आयो भने सबभन्दा सहज तरिकाले सबभन्दा सबैको भावनालाई समेटेर एक भएर हामी अगाडि बढ्छौँ बन्ने अवसर माडीले प्राप्त गर्नेछ त्यस कारणले गर्दाखेरि आउने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरू सूर्य ध्वजाबाग उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिएर विजय गराउने र माडीको भाग्य र भविष्यको सुखद रेखा कोर्ने मार्ग कोर्ने काममा चाहिँ माडीवासीहरू आतुरताका साथमा पर्खाइमा हुनुहुन्छ भन्ने कुराको मैले अपेक्षा विश्वास गरेको छु यहाँले राख्नुभएको यो सबै विषयवस्तु सफल होस् भन्ने जुन सरलाई शुभकामनासहित यहाँको महत्त्वपूर्ण विचारको लागि धन्यवाद दिन चाहन्छु सर हस् सरलाई पनि धेरै धन्यवाद मलाई अहिले यो महत्त्वपूर्ण समयमा नेकपा एमालेको विचार विशेष गरेर माडी नगरपालिकाभित्र आयो हुँदै गरेको चुनावको सन्दर्भमा धेरै महत्त्वपूर्ण विषयहरू उठान गरिदिएर आफ्नो पार्टीको धारणाहरू राख्ने जुन अवसर चाहिँ सरले दिनुभयो म त्यसको लागि धन्यवाद दिन चाहन्छु र म सर मार्फत नै आम माडीवासी जनसमुदायहरू प्रति के कुराको अनुरोध गर्न चाहन्छु भने नेकपा एमाले म स्वयं पनि र यहाँको सम्पूर्ण सुख दुःखमा साथ रहेर सधैँ साथमा छु यहाँको समस्याहरू समाधान गर्ने सन्दर्भमा म सधैँ निरन्तर लागिरहन्छु र हाम्रो पार्टी नेकपा एमाले निरन्तर लागिरहने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र सरप्रति फेरि एकचोटि हार्दिक धन्यवाद दिन चाहन्छु हस् धन्यवाद सर